बिरामी भई बिछौनामा मर्दा रोए सानो बिरामी भई बिछौनामा मर्दा रोए सानो मसानघाटको बीच पर्दा रोए सानो यति रहेछ मेरो प्रेम सांसारिक बाटो हिँड्न बाँसको डोली कात्रो ओडी झर्दा रोए सानो बिरामी भई बिछौनामा मर्दा रोए सानो अघि पछि मलामी तिम्रो हातमा धुप बुर्की अघि पछि मलामी तिम्रो हातमा धुप बुर्की ब्रह्मनालबाट चिता सर्दा रोए सानो बिरामी भई बिछ्याउनामा मर्दा रोए सानो अग्निरापले जलाउँदा धुवासँगै देह त्याग्दा अग्निरापले जलाउँदा धुवासँगै देह त्याग्दा यो प्रयासनी बैतडी तर्दा रोए सानो बिरामी भई बिछ्याउनामा मर्दा रोए सानो मसानघाटको गाथ बीच पर्दा रोए सानो एक साताको नमिठो बसाइपछि कार्यक्रम त्रिवेणीमा तपाईँलाई हार्दिक हार्दिक स्वागत छ आदरणीय मित्र भूकम्पका पराकम्पनहरू जाने क्रम छ र जाने क्रम अझै पनि जारी छ हामी विविध समस्याका माझमा पनि विभिन्न समस्या र बाधा अट्काउका बीचमा पनि हामी आफूलाई खुसी पार्न चाहिरहेका छौँ र यही प्रयासमा तपाईँ हामी सँगै अगाडि बढिरहेका छौँ कार्यक्रम त्रिवेणी हो नेपाल एफएम नेटवर्कको उत्पादन कार्यक्रम Triveni Nepal FM ninety one point एटमा उपत्यका र उपत्यका आसपासका जिल्लाहरूमा त्यसै गरी NFM dot com dot NP लगन गरेर संसारको जुनसुकै कुना कन्दरामा हामीलाई एकसाथ श्रवण गरेर साथ दिनुहुन्छ र तपाईँले चाहेको बेला यो कार्यक्रमलाई सुन्ने साथ दिने परिस्थिति पनि निर्माण गरेका छौँ चिसापानी बलक र त्यसै गरी बानी बलक हामी यो दुईवटा ब्लकमा कार्यक्रमलाई डाउनलोड गरेर सुन्ने व्यवस्था गरेका छौँ आदरणीय मनहरू तपाईँले कार्यक्रम सुनेर साथ दिनुहुनेछ मैले यो आशा लिएको छु आज मैले कार्यक्रमको दैलो गारे आर्यन लामी छानेको गजलबाट आज संयोग बस भन्नुपर्छ दुईजना गजलकार मित्रलाई यो कार्यक्रममा निम्त्याउनु पाएको छु र हाम्रो निम्तोलाई सहर्ष स्वीकार गरेर पाहुना बनेर आउनुभएको छ आर्यन लामिछाने भगवानपुरका गजलकार हुनुहुन्छ अर्को त्यसै गरी केशवराज यात्री हुनुहुन्छ कैलालीका गजल श्रेष्ठा हुनुहुन्छ एउटा मध्यपूर्वका र एउटा सुदूरपश्चिमका गजलकारसँगको आजको भलाकुसारी अगाडि बढ्नेछ हामी एकैछिन साङ्गीतिक अभिव्यञ्जना जोड्छौँ त्यसपछि आउँछौँ हाम्रो साथमा रहनुहोला साथी एक फेरा हंसी दो छुटी सके को माया लाई साथी एक फेरा काशी दो टाढ़ा टाढ़ा जानू साथी एक फेरा हंसी दो छुटी सके को माया लाई साथी एक फेरा कशीद यो फुलवारी उजड़िएला केही छिना बसेथ्यौँ फुलवारी उजडिएला केही बसे बसेथ्यौँ बहानै सही आँखामा सु लिएर रोएथ्यौँ लिएर रोएथ्यौँ टाढा टाढा जानु छ मल्लिएर भुलेर बसोला कहीँ गएर अल्मल्लिएर भुलेर बसोला कहिले कहीँ सम्झनाए रोएर टारुला रोएर टारुला टाढा टाढा जानु एक फेरा यो साङ्गीतिक अभिव्यञ्जनापछि कार्यक्रम त्रिवेणीमा तपाईँलाई हार्दिक हार्दिक स्वागत छ र आजका पाहुना आर्यन लामिछाने र केशव राज यात्री तपाईँ दुवैजनालाई हार्दिक स्वागत छ धन्यवाद सर धन्यवाद आर्यनजी आरामै हुनुहुन्छ एकदम आराम अनि केशवजी आरामै छु सर आरामै हुनुहुन्छ हजुर केशवजीले पीडा भन्ने गजल सङ्ग्रह पनि निकाल्नु भएको छ होइन अनि काठमाडौँको बसाइ छ कैलालीको सराष्टा हुनुहुन्छ के को सिलसिलामा काठमाडौँमा हुनुहुन्छ यति बेला यस्तै हो सर पढाइको सिलसिलामा र कहिलेकाहीँ मन शान्त पार्नलाई गजल जे हजुर गजल मन शान्त पार्नका लागि मनका इच्छा चाहनाहरू मेट्नका लागि गजललाई चौतारी बनाउनु भएको छ हजुर मन बिसाउने चौतारी गजललाई बनाएको छ <laughs> आर्यन सर तपाईँ मकवानपुरका गजल सरस्टा काठमाडौँको बसाइ लामै हो तपाईँको पुरानो चिन्जान पनि छ उसो त हाम्रो कार्यक्रम त्रिवेणीको बारेमा अर्थात् कार्यक्रम त्रिवेणीलाई प्रचार प्रसार गर्ने र अन्य साथीहरूसँग साक्षात्कारका लागि जोड्ने काम पनि तपाईँले गर्नुभएको छ आनी बानी बालक स्पोर्ट जुन हामीले कार्यक्रम डाउनलोड गर्ने व्यवस्था पनि गरेका छौँ त्यसैको आधिकारिक व्यक्ति पनि हुनुहुन्छ मकवानपुरमा जन्मेर काठमाडौँको बसाइ छ काठमाडौँमा दिनचर्याहरू बिताइरहनु भएको छ आजभोलिका दिनहरू कसरी बितिरहेका छन् अहिले पढाइ चाहिँ स्थगित भएको अवस्था छ पढाइ स्थगित गरेर अन्य केही पेसा व्यवसाय गर्दै हुनुहुन्छ त्यसको मतलब सानोतिनो व्यवसाय चलाउँदैछु अवश्य पनि गुजरा चलाउने कुरा अब जीवन काट्ने कुरा जीवनका हरेक पाटाहरूलाई अगाडि बढाउने कुरा त छँदैछ त्यसका निम्ति पनि काठमाडौँमै बसाइ छ तपाईँको जे होस् काठमाडौँ नै छ अहिलेसम्मको गन्तव्य यहाँबाट अन्त सर्न सक्छ आरएनजी जस्तो कि युवाहरू काम नपाएर अर्थात् स्वदेशमा कुनै एउटा अवसर अर्थात् त्यस्तो कुनै प्रक्रिया हुन्छ नि आफू बाँच्ने वातावरण नदेखेर भोलिको भविष्य सपार्नका लागि विदेश हानिने क्रम निकै जारी छ हाम्रो नेपालमा पछिल्लो चरणमा त त्यो कार्यक्रम करिब करिब रोकिएको छ त्यो क्रमलाई अलिकति छुट्याउने प्रयास भइरहेको छ तपाईँ चाहिँ स्वदेशमै केही देख्नुहुन्छ गरी खाने बाटो मजाले यहीँ गर्न सकिन्छ भन्नुहुन्छ होइन यहाँ मजाले गर्न सकिन्छ नग गर्न नसक्ने केही कुरै छैन मनमा आँट हुनु पर्यो विश्वास हुनु पर्यो त्यति भएपछि मान्छेले जहाँ बसेर नै गर्न सकिन्छ बाहिरै जानुपर्छ भन्ने छैन विदेशकै यात्रा गर्नुपर्छ भन्ने नै छैन त्यसैले केही सिप हुनु पर्यो केही दक्षता हुनु पर्यो आँट हुनु पर्यो गरेर खान सक्छौँ के गर्न सक्छु भन्ने आँट भयो भने स्वदेशमै धेरै छ भन्नुहुन्छ होइन धेरै नै छ यहाँ जन्मिँदै कसैले जानेर आएको हुँदैन पक्कै पनि जे गरिन्छ त्यो बसेर गरिने हो जन्मेपछि हुने कुरा हो त्यसलाई आफ्नो लगनशीलले गर्दै जानुपर्छ त्यही हो कुरो केशव राज्य हामी गजलको कार्यक्रम त्रिवेणीमा आइसकेपछि गजल स्रष्टाहरू ल्याइसकेपछि पाठक र श्रोता मित्र भन्नुहुन्छ धेरै कुराकानी भन्दा पनि गजल नै सुन्नुपर्छ भन्ने धेरैको मनसाय हुन्छ यो मेरो प्रश्न होइन श्रोताको प्रश्न हो तपाईँको एउटा मुखार बिन्दुबाट गजल नै जाओस् हामी कामना गर्छौँ हुन्छ सर यो अब भर्खरै वैशाख बाह्र गते गएको महाभूकम्पपछि धेरै गजल त लेखियो तर त्यति राम्रो चाहिँ भएन त्यस सन्दर्भमा एउटा लेखेको गजल मनमा कति पीडा छ मनमा कति पीडा छ नसुनाइदेऊ देश रोएको बेला मनमा कति पीडा छ नसुनाइदेऊ देश रोएको बेला दुनियाँलाई हाँसो बन्छ नखुलाइदेऊ देश रोएको बेला मनमा कति पीडा छ नसुनाइदेऊ देश रहेको बेला दुनियाँलाई हाँसो बन्छ नखुलाइदेऊ देश रहेको बेला अभावमा रम्नुहोस् भनी अभावमा रम्नुहोस् छोडी गयो यसपालिको भूकम्पले अभावमा रम्नुहोस् छोडी गयो यसपालिको भूकम्पले सपनाको फुल अब नफुलाइदेऊ देश रहेको बेला मनमा कति पीडा छ नसुनाइदेऊ देश रहेको बेला राहत बाँड्न जाँदैछु अब राहत बाँड्न जाँदैछु अब सहरदेखि गाउँसम्म राहत बाँड्न जाँदैछु अब सहरदेखि गाउँसम्म बाटोमा रोकी मलाई नभुलाइदेऊ देश रहेको बेला मनमा कति पीडा छ नसुनाइदेऊ देश रहेको बेला अब अन्तिम शेर छ बन्द गर जिन्दगीका लामा छोटा बाटाहरू बन्द गर जिन्दगीका लामा छोटा बाटाहरू चर्केको धरतीमा नुन नघुलाइदेऊ देश रहेको बेला मनमा कति पीडा छ नसुनाइदेऊ देश रहेको बेला दुनियाँलाई हाँसो बन्छ नखुलाइदेऊ देश रहेको बेला निकै सशक्त गजल यहाँनिर वाचन गर्नुभयो जो कि अतीतलाई सम्झिने प्रयास र सम्झिन बाध्य पनि बनायो तपाईँको गजलले खास गएको वैशाख बाह्र गते हामी धेरै टाढा छैनौँ यो भूकम्पले जुन प्रकारको एउटा प्रकारको पीडा एक प्रकारको अभाव जुन प्रकारको एउटा दैविक प्रकोप सिर्जना भयो यसले ठुलो जनधनको क्षति भयो त्यसैलाई हामी फेरि पनि सोच्न बाध्य भयौँ केशव राज्य जस्तो तपाईँको गजल सङ्ग्रह पीडा बोकेर आउनुभएको छ कैलाली त्यसै गरी सुदूरपश्चिम अहिले गजलको निकै उर्वर माटोको रूपमा बुझ्ने गरिएको छ भन्ने गरिएको छ त्यसैका भित्र एउटा तपाईँ स्रष्टा पनि हो त्यसै भित्रको हामीलाई यो पनि भनिदिनुहोस् कि सुदूरपश्चिममा अहिले गजल कसरी मौलाइरहेको छ तपाईँको विचारमा तपाईँको आँखाले के देखिरहेको छ अहिले सुदूरपश्चिममा चाहिँ धेरै गजल स्रष्टाहरू हुनुहुन्छ त्यहाँ राम्रो लेख्ने पनि हुनुहुन्छ र त्यहाँ अलि सुदूरपश्चिमको गजलको माहौल हेर्दाखेरि केही मनमुटाप गजलकारहरूभित्र भए जस्तो पनि लाग्छ र अहिले पछिल्लो पटकमा सुदूरपश्चिम मध्यपश्चिमतिर निकै गजल संस्थाहरू फस्टाइरहनु भएको छ जे होस् राम्रै छ राम्रै छ हजुर तपाईँले भन्नुभयो नि जस्तो गजलकारहरूमा फुट जस्तो छ मन भाँजिएको छ मनमुटाव चलिरहेको छ भन्नुभयो नि हजुर यो के कारणले हो आफू एउटा चर्चामा आउनका लागि गरिने प्रयास एक थरीले गर्ने र त्यसको कुरा अर्काले काट्ने अर्थात् एकले अर्कालाई नपत्याउने कुराले नै हो हजुर डिस्कस अर्थात् यो चाहिँ झै झगडा जस्तो हजुर अहिले त्यस्तै त्यस्तै भनौँ यो मनमुटाव भनौँ गजलकारहरूमा आफूलाई अगाडि कसरी ल्याउने भन्ने अब रिसको भावना नै देखियो हजुर आर्यनजी केशवराजको गजल त सुन्यौँ अब तपाईँको आवाजबाट तपाईँको एउटा गजल नरितिँदै अर्को प्याला भर्छु भन्छे ससुराबा नरितिँदै अर्को प्याला भर्छु भन्छे ससुराबा मन पाए तिन्दी छोरी मर्छु भन्छे ससुराबा आफ्नै काखमा खेली हुर्की बढायो नि बुढेसकालमा आफ्नै काखमा खेली हुर्की बढायो नि बुढेसकालमा अब मेरैतिर बसाएँ सर्छु भन्छे ससुराबा मन पाए तिम्री छोरी मर्छु भन्छे ससुराबा रानी वनमा गाई बस्तु चराउँदा भेट हुन्थ्यो रानी वनमा गाई बस्तु चराउँदा भेट हुन्थ्यो पारी बस्ती अब बेसी झर्छु भन्छे ससुराबा मन पाए तिम्री छोरी मर्छु भन्छे ससुराबा नसम्झाउँदा लाग्छ हजुर न त गाली गर्दा मान्छे नसम्झाउँदा लाग्छ हजुर न त गाली गर्दा मान्छे यसै पाली घर जम गर्छु भन्छे ससुराबा मन पाए तिम्री छोरी मर्छु भन्छे ससुराबा लौन बाबा विधाता हो यिनलाई सद्बुद्धि देऊ लौन बाबा विधाता हो यिनलाई सद्बुद्धि देऊ प्रयाससँगै जीवन सागर तर्छु भन्छे ससुराबा मन पाए तिम्री छोरी मर्छु भन्छे ससुराबा नरितिँदै अर्को प्याला भर्छु भन्छे ससुराबा धन्यवाद नरितिँदै अर्को प्याला भर्छु भन्छे ससुराबा न मन पाए तिम्री छोरी मर्छु भन्छे ससुराबा साँच्चै कसैले तपाईँलाई नपाउँदाखेरि मर्छु भनेको प्रसङ्ग नै गजलमा उतार्नु भएको हो प्रेममा यस्तै हुँदो रहेछ प्रेमको प्रसङ्ग यसै गरी आउँदो रहेछ जसरी तपाईँको गजलमा एउटा गजल बनेर आयो भनौँ न गजल बनेर आएको प्रेमको प्रसङ्गले गजल बनेको अवश्य पनि गजल सिर्जना गर्दा कुनै न कुनै चोट कुनै न कुनै दुःख पीडा परेर अर्थात् कुनै त्यस्तो प्रसङ्ग मात्रै सिर्जना भएर गजल कोर्नुहुन्छ कि आर्यनजी तपाईँले आफ्ना एउटा मनभित्रका भावनाहरू जतिसुकै पनि कलम र कापीको सहारामा गजल बनाउनुहुन्छ मनमा भाव उब्जिनलाई द्वन्द हुनुपर्छ त्यसको मतलब कुनै न कुनै चोट पर्नुपर्छ चोट पर्नै पर्छ बिना चोटमा केही नै हुँदैन अरूले पनि भनेको सुन्छौँ हामी मलाई त कुनै चोट नपरिकन पनि कुनै साहित्यिक सृजना गर्न सक्छु भन्नुहुन्छ त्यसैले मैले तपाईँलाई यो प्रश्न तिर्स्याएको हुँ आदरणीय मित्र तपाईँका बिचमा अर्को एउटा साङ्गीतिक अभिव्यञ्जना सँगसँगै छोटो व्यापारिक विश्राममा जाने बेला भएको छ साङ्गीतिक अभिव्यञ्जना सुनेर केही मनोरञ्जन त व्यापारिक विश्राम सुनेर केही जानकारी ग्रहण गर्दै गर्नुहोस् हामी एकैछिन पछि आउनेछौँ हाम्रो साथमा रहनुहोला सपनीमा आज मैले देखेँ उनलाई फेरि मुस्काउँथिन् घरी घरी मलाई मात्र हेरी मुस्काउँथिन् घरी घरी मलाई मात्र हेरी सपनीमा आज मैले देखेँ उनलाई फेरि लाग्यो उनको नाउँ सोधिएला विपनीमा जाउँ भने गाउँ सोधिएला सोधौँ सोधौँ लाग्यो उनको नाउँ सोधिएला विपनीमा जाउँ भने गाउँ सोधि कसले मलाई देला कसले मलाई भनिदेला उनै हुन् कि मेरी मुस्काउँथिन् घरी घरी मलाई मात्र हेरी मुस्काउँथिन् घरी घरी मलाई मात्र हेरी सपनीमा आज मैले देखेँ उनलाई साप्ताहिक अभिव्यञ्जना सँगसँगै छोटो व्यापारिक विश्राममा गयौँ तपाईँलाई हार्दिक स्वागत छ यो हो कार्यक्रम त्रिवेणी रेडियो कार्यक्रम त्रिवेणी नेपाल एफएम नेटवर्कको उत्पादन हो Nepal FM ninety one point एटमा उपत्यका र उपत्यका वरिपरिका पच्चिसवटा जिल्ला र त्यसै गरी यस नेटवर्कसँग सामेल रहेका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न रेडियो स्टेसनहरू मार्फत एकसाथ यो कार्यक्रम श्रवण गरिरहनु भएको छ र यति बेला मेरो आवाजलाई तपाईँको रेडियो सेटमा पुर्याउनका लागि प्रविधितर्फ बसेर साथ दिँदै हुनुहुन्छ साथी प्रेम लुइटेलले हामी आज कार्यक्रम त्रिवेणीमा दुईजना अतिथिको साथमा छौँ आर्यन लामिसाने प्रयास केशवराज यात्री हुनुहुन्छ आर्यन लामिसाने प्रयास चितलाङ मकवानपुरका गजल स्रष्टा त्यसै गरी केशवराज यात्री कैलालीका गजल स्रष्टा सुदूरपश्चिम र मध्य यो पूर्वको आज सङ्गम बनाएर कार्यक्रम त्रिवेणीलाई अगाडि बढाइरहेका छौँ फेरि पनि दुवैजनालाई हार्दिक स्वागत छ धन्यवाद सर केशवजी हजुर सर कैलाली का गजल श्रेष्ठ कैलाली भनेपछि खुबै माया लाग्दो लाग्दछ <laughs> अनि सुदूरपश्चिमको भाषा पनि बोल्या हुँदछ यहाँ त हजुर तपाईँले त है हजुर अर्को एउटा गजल वाचन गर्नु पर्यो धेरै एउटा श्रोतालाई गजल सुनाउने इच्छा चाहना छ मेरो हजुर हुन्छ सर गजलको म तलाई यसरी सुरु हुन्छ लुट्नेले सुरुमा लुट्नेले सुरुमा मन र धड्कन लुटिदियो लुट्नेले सुरुमा मन र धड्कन लुटिदियो त्यसपछि बिस्तार बिस्तारै पुरै जीवन लुटिदियो लुट्नेले सुरुमा मन र धड्कन लुटिदियो त्यसपछि बिस्तारै पुरै जीवन लुटिदियो उसको मनमा कति शान्ति भयो होला कुन्नी उसको मनमा कति शान्ति भयो होला कुन्नी एउटा भिखारीले अर्को भिखारीको धन लुटिदियो वाह लुट्नेले सुरुमा मन र धड्कन लुटिदियो यी मान्छेले यी मान्छेले पैसाको निम्ति जे पनि गर्दा रहेछन् यी मान्छेले पैसाको निम्ति जे पनि गर्दा रहेछन् निर्जीव बनाउनलाई उसको जिउदोपन लुटिदियो लुट्नेले सुरुमा मन र धड्कन लुटिदियो अब अन्तिम शेर छ हिजोको बबाल पत्रिका हेर्नुभयो कि नै हजुर हिजोको बबाल पत्रिका हेर्नुभयो कि नै हजुर लेखिएको थियो यात्रीले पुरै गगन लुटिदियो लुट्नेले सुरुमा मन र धड्कन लुटिदियो त्यसपछि बिस्तारै पुरै जीवन लुटिदियो निकै सुन्दर र सुललित गजल वाचन भयो केशवराज यात्रीको मुखारबिन्दुबाट हामी आर्यन लामिछाने प्रयासको मुखारबिन्दुबाट अर्को एउटा गजल सुन्छौँ त्यसपछि भलाकुसारीलाई जोड्छौँ जसका निम्ति लेखेँ मैले उनले गजल देखिन् भने जसका निम्ति लेखेँ मैले उनले गजल देखिन् भने पक्कै पनि झारले नासु योदो बाटो टेकिन् भने वाह भेटको पहिलो अङ्कमाला भेटको पहिलो अङ्कमाल साथमा घन्टौँ प्रेमलाप झल कोत्यो गोधुलीको फेरि बाटो छेकिन् भने पक्कै पनि झारले नासु यो दो बाटो टेकिन् भने गाह्रो हुन्छ विगतका स्मृतिलाई बिर्सन गाह्रो हुन्छ विगतका स्मृतिलाई बिर्सन पा गाह्रो हुन्छ विगतका स्मृतिलाई बिर्सन पो गुना सोच केवल एउटै फेरि मलाई भेटिन् भने वाह पक्कै पनि झारले नासु योदो बाटो टेकिन् भने एक्लो नै थिए एक्लो नै छु हुन्छु एकल सदा सदा एक्लो नै थिए एक्लो नै छु हुन्छु एकल सदा सदा प्रयासका अतीत खुसी हुन्छु मेटिन् भने पक्कै पनि झारले नासु योदो बाटो टेकिन् भने जसका निम्ति लेखे मैले उनले गजल देखिन् भने धन्यवाद निकै सुन्दर गजल साँच्चै पनि अतीत एउटा मान्छेले जिउने आधार हुनसक्छ मेरो विचार तपाईँको विचारमा अतीत जसरी आउँछ अतीतमा भएका घटना परिघटनाहरू जसरी अहिले मानसपटलमा ताजा स्मृति बनेर घुमिरहन्छन् जी तपाईँको गजलमा पनि त्यसरी घुमेको पाइयो साँच्चै पनि अतीतलाई कसरी सम्बोधन गर्नुहुन्छ तपाईँ अतीतलाई बिर्सिनलाई यो प्राण त्याग्नै पर्छ मेरो विचारमा कुनै त्यस्तो पल छैन दुश्मनलाई नै सम्झिरहनै पर्छ कि अतीत भने त्यति शक्तिशाली छ है त्यति शक्तिशाली छ मान्छेको आधार जिउने आधार भनेकै अतीत हो अतीतलाई को आधारमा भविष्यको निर्धारण गर्ने निर्धारण हुन्छ पक्कै पनि तपाईँले एउटा कुरा सम्झाउनु भयो यहाँनिर अतीतमा शत्रुसँग पनि कुनै त्यस्तो आफूलाई घात गर्ने व्यवहार अर्थात् आफूलाई चित्त दुख्ने व्यवहार भएको हुन सक्थ्यो होला तिलाई पनि अहिले आएर सम्झिनुपर्ने अर्थात् त्यस्तो व्यक्तिलाई पनि नसम्झिए हुन्छ त्यसलाई सम्झिने कुनै पनि ठिक छैन लाग्छ लाग्न त तर पनि त्यसैलाई सम्झिन्छ अति त्यसरी शक्तिशाली भएर आउँछ यति हो है कुनै बाटो कुनै मोड हुन्छ जहाँ मान्छेले कुनै याद हुन्छ आफूले गरेको काम कुरा जे भयो नि कुनै बाटो अथवा दोबाटो जहाँ भए पनि मान्छेले सम्झेकै हुन्छ त्यो चाहिँ पक्कै पनि हामी केशव राज यात्रीतर्फ लाग्यौँ सायद यति बेला देउडा गजल तयार पार्नु भएको छ हो हजुर अँ सर अब आफ्नो भाषा आफ्नो संस्कृतिलाई जोगाउनु पर्यो पक्कै जन्मेको ठाउँको आफ्नो भाषालाई अँगाल्दै मैले पनि देउडा गजल लेख्ने प्रयास गरेको छु हुन्छ तपाईँको देउडा गजल सुरु गरौँ हुन्छ सर सुन्दर सुदूरपश्चिम नाउँ नै काफी छ सुन्दर सुदूरपश्चिम नाउँ नै काफी छ चाहिँदैन स्वर्गमुखी मेरो ठाउँ नै काफी छ सुन्दर सुदूरपश्चिम नाउँ नै काफी छ चाहिँदैन स्वर्गमुखी मेरो ठाउँ नै काफी छ न म अर्काका देश दास हुनाखी न म अर्काका देश दास हुनाखी हलो जति बस्छु मुखी गाउँ नै काफी छ सुन्दर सुदूरपश्चिम नाउँ नै काफी छ तमी काका हिरा म कहाँको झुसिल किरा तमी काका हिरा म कहाँको झुसिल किरा अरू चाहिँदैन मलाई चाउचाउ नै काफी छ अरू चाहिँदैन मलाई चाउचाउ नै काफी छ सुन्दर सुदूरपश्चिम नाउनै काफी छ रमी चुल्लु बाँच्दैछन् कि तमलाई झाउँ होइन आउनै काफी छ तमलाई झाउँ होइन आउनै काफी छ सुन्दर सुदूरपश्चिम नाउनै काफी छ चाहिँदैन स्वर्गमुखी मुखी मेरो ठाउँ नै काफी छ साँच्चै पनि आफ्नो भाषा आफ्नो संस्कृतिलाई बचाउने क्रममा सुदूरपश्चिम तथा मध्यपश्चिमका त्यसै गरी पूर्व मेचीका र मध्य र पश्चिम जताका कुरा गरे पनि स्रष्टाहरू लागि परेकै हुन्छन् त्यसैमध्येका एकजना स्रष्टा केशवराज यात्री तपाईँले पनि जुन आफ्नो भाषाबाट गजल उन्ने गजल कोर्ने प्रयास गर्नुभयो निकै राम्रो लाग्यो मलाई निकै मिठो लाग्यो आर्यनजी केशवजीले एउटा देउडा गजल वाचन गर्नुभयो हामी देउडा गजलका बारेमा कुरा गर्दै गर्दा तपाईँलाई कस्तो लाग्यो उहाँले वाचन गर्नुभयो नि आफ्नो देउडाको लयमा जुन बुझ्नुभयो केही कुरा मैले बुझिनँ तर नबुझ्दा नै धेरै राम्रो लाग्यो मिठो लाग्यो मिठो लाग्यो किन भन्दा त्यो स्थानीय भेदका भाषाहरू जुन सुन्दाखेरि फिलिङ अर्कै हुन्छ नि है आनन्द अर्कै आउँछ त्यसको मजै बेग्लै हुन्छ त्यही भएर तपाईँले <laughs> एउटा प्रकारको आनन्द आयो आनन्द हुन्छ त्यसो भए एउटा गजल वाचन गरौँ त्यसपछि अर्को एउटा साङ्गीतिक अभिव्यञ्जना जोड्नतर्फ लाग्नेछौँ अलिकति रक्सीमा डुबेको छ मदिरामा गजलकार डुब्या भनौँ कि गजल डुब्या भनौँ त्यो अब तपाईँको जिम्मा तपाईँले लेख्नुभयो गजल तपाईँ नै डुब्नुभयो होला मेरो विश्वास नजर जुदाई एक चुस्की लिए तिमीसँग नजर जुदाई एक चुस्की लिए तिमीसँग रितिएको प्याला भर्दै पिए तिमीसँग वाह सुनसान जुनेली रात वाह त्यो मुस्कान सुनसान जुनेली रात वाह त्यो मुस्कान मुहार हेर्दै टोलाउँदै थिएँ तिमीसँग वाह रितिएको प्याला भर्दै पिएँ तिमीसँग छाडा मात मदिराको छाडा मात मदिराको झनै मात जवानीको छाडा मात मदिराको झनै मात जवानीको खुल्ला आकाशको रात जिए तिमीसँग रितिएको प्याला भर्दै पिए तिमीसँग प्यास थियो अन्तर्मुखी प्यास थियो अन्तर्मुखी यात्री निर्जन एक जोडी प्यास थियो अन्तर्मुखी यात्री निर्जन एक जोडी प्रयासका प्रीत सबै पोखी दिए तिमीसँग नजर जुदाई एक चुस्की लिएँ तिमीसँग रितिएको प्याला भर्दै पिएँ तिमीसँग धन्यवाद साँच्चै पनि पछिल्लो चरणमा यो मदिरासँग र यो शराबसँग जोडिएर गजल लेख्ने स्रष्टाहरू बढ्दै गरेको बेला आर्यन लामिछाने तपाईँ पनि मदिरा मिसिएका गजलहरू लेख्ने स्रष्टाभित्र पर्नुहुन्छ हामी धेरै स्रष्टाहरूको नाम लिन असमर्थ छौँ मधु सास्रु बर्दियाका गजल स्रष्टा हुनुहुन्छ उहाँ पनि मदिरा विशेष गजलहरू प्राय लेख्नुहुन्छ आज हामीले तपाईँको मुखारबिन्दुबाट पनि मदिरा मिसिएको गजल सुन्न पायौँ केशवजी तपाईँको पोल्टातिर कुन गजल छ यति बेला हुन्छ सर एउटा अलि जिन्दगी नै सँग समेटियो गजल छ सुरु यसरी हुन्छ डालीलाई एकै थुङ्गा फुल पनि भारी हुन सक्छ डालीलाई एकै थुङ्गा फुल पनि भारी हुन सक्छ किनकि त्यो डाली किनकि त्यो डाली अलिकति बिमारी हुनसक्छ डालीलाई एकै थुङ्गा फुल पनि भारी हुनसक्छ किनकि त्यो डाली अलिकति बिमारी हुनसक्छ यो स्वार्थी दुनियाँमा यो स्वार्थी दुनियाँमा परिश्रम अनुसारको फल पाइँदैन यो स्वार्थी दुनियाँमा परिश्रम अनुसारको फल पाइँदैन सेवा सरकारी आफू भिखारी हुनसक्छ वाह डालीलाई एकै थुङ्गा फुल पनि भारी हुनसक्छ हलो जोतेर जीवन चलाउँछौँ हलो जोतेर जीवन चलाउँछु तर मनको गरिब हुन्न हलो जोतेर जीवन चलाउँछु तर मनको गरिब हुन्न म भन्दा नि दिन दुखीको ऊ छहारी हुनसक्छ वा डालीलाई एकै थुङ्गा फुल पनि भारी हुनसक्छ अब अन्तिम शेर अब यसरी अब यसरी उसको यादमा नरौ यात्री अब यसरी उसको यादमा नरौ यात्री ऊ शिकार गर्दै हिँड्ने मायाको शिकारी हुनसक्छ डालीलाई थुङ्गा फुल पनि भारी हुनसक्छ किनकि त्यो डाली अलिकति बिमारी हुनसक्छ अवश्य पनि डालीलाई एकै थुङ्गा फुल पनि भारी हुनसक्छ किनकि त्यो डाली अलिकति बिरामी हुनसक्छ सायद बिरामी भएको डाली र डालीमा एउटा फुलको थुङ्गा परिकल्पना निकै सुन्दर छ र गजल पनि त्यति सुन्दर छ बेजोड गजलका लागि केशवराज यात्रीजी तपाईँलाई धन्यवाद छ हामी गजल सँगसँगै केही भलाकुसारी पनि गरिरहेका छौँ आर्यनजी जस्तो मकवानपुर एक बेला गजलको निकै फस्टाउँदो माटो अहिले पछिल्लो चरणमा मकवानपुरमा गजलको स्थिति के छ तपाईँ त हुन त काठमाडौँमा हुनुहुन्छ मैले तपाईँ कहिलेकाहीँ मकवानपुर प्रस्थान गरेको त्यस्तो अपडेट पाइरहेको छु त्यो भएर सोधेको यो कुरा त्यो यस्तो हुन्छ कि त्यहाँ म पुग्नै पाउँदिनँ कहिले पनि मेरो व्यस्तताले मलाई त्यहाँसम्म पुग्नै दिँदैन त्यो हुनाले मैले त्यति साह्रो त्यहाँ गएर गजलको बारेमा के हुँदैछ कसो हुँदैछ भनेर कोहीसँग बुझ्न नि पाउँदिनँ तर छ सबैजनाले आफ्नो ठाउँबाट आफ्नो ठाउँबाट लेखिरहनु भएको छ लेखिरहनु भएको छ यति हो पछिल्लो चरणको मकवानपुरको गजलको बारेमा मलाई थाहा भएको यही हो म नि व्यस्त नै हुने भएर अलिकति गाह्रै परेको हुन्छ एउटा गजल वाचन गरौँ सुन्छु हल्ला मिरमिरेमै अन्तै माया लाछो अचेल सुन्छु हल्ला मिरमिरेमै अन्तै माया लाछौ अचेल प्रेमिकाको आडम्बरमा कसको पछि लाछौ अचेल उजाडेर झुपडियो यो लाछौ महल बनाउन उजाडेर झुपडियो लाछौ महल बनाउन झुटा बाचा कसमको दाना पानी खाछौ अचेल प्रेमिकाको आडम्बरमा कसको पछि दाछौ अचेल मोहित पारी सौन्दर्यको वरिपरि दुनियाँलाई मोहित पारी सौन्दर्यको वरिपरि दुनियाँलाई आलिसान महलको बिछ्यौनामा छाछौ अचेल सुन्छु हल्ला मिरमिरेमै अन्तै माया लाछौ अचेल कुटीभित्र यो गरिबको एकल दीप बुझाएर कुटीभित्र यो गरिबको एकल दीप बुझाएर आस पास रोशनीको मधुमास नै पाछो अचेल सुन्छु हल्ला मिरमिरेमै अन्तै माया लाछो अचेल स्थिर छैनौ स्थिर छैनौ कहीँ कतै भगौडेको हालत देखेँ स्थिर छैनौ कहीँ कतै भगौडेको हालत देखेँ माया प्रेम लिलाम गरी मालामाल भाछौ अचेल सुन्छु हल्ला मिरमिरेमै अन्तै माया लाछौ अचेल धन्यवाद निकै सुन्दर गजल साँच्चै पनि पछिल्लो चरणमा हुन त तपाईँको प्रसङ्गमा आफ्नो कुरा जोड्नु त्यति उत्तम त नहोला तर मैले भर्खरै भर्खरै एउटा लोकधोर गीत रचेको याद भयो भर्न पर्नु ललिते बोलीको चाइनिज सामान जस्तै छ आज भोलिको भन्ने लोकदोरी गीत रचेको छु चाँडै बजारमा आउँदैछ मैले यो कुरा जोड्न नहुने हो तर कता कता जोडिन पुग्यो आर्यन सरको गजल सुनिरहँदा आजकल साँच्चै झुटा बाचा कसमका दाना पानी खाएर त्यसै गरी माया प्रेतीलाई मस्तीको रूपमा बुझेर माया प्रेम गर्नेहरू थुप्रो छन् हगि धेरै नै छन् त्यही भएर यो गजल लेख्नु यो कलियुग हो मेरो विचार मलाई त्यस्तो लाग्छ अहिलेको समय त्यस्तो छ माहौल त्यस्तो छ यो आफूलाई भोगेर मात्रै लेखिँदैन कि देखेर पनि लेखिन्छ अर्काको एउटा जिन्दगीसँग मेल खाने हिसाबमा पनि लेखिन्छ अरूको पीडा नै लेख्न सकिन्छ कि त्यो आफूलाई पीडाको आफूले फिलिङ गरेर लेखिन्छ पनि त्यो आफूलाई फिलिङ भएका कुरा र अरूलाई पनि त्यस्तै फिलिङ पर्छ भन्ने खालका कुराहरू लेख्नु नै एउटा स्रष्टाको धर्म हो नि होइन सही हो केशव हामी कार्यक्रमको अन्तिमतिर आइसकेका छौँ गजल साहित्य र अन्य साहित्य विधा जुन छ नेपालको साहित्य एउटा संरचना छ यसलाई अलिकति परिमार्जन अलिकति प्रभावकारी रूपमा अगाडि बढाउन तपाईँको विचारमा के कस्तो लाग्दैछ यसलाई अब कसरी फस्टाउने कसरी नेपाली साहित्यलाई विश्व साहित्यसम्म पुर्याउने तपाईँ हामी जस्तै युवाहरूको अहम भूमिका रहेको हुन्छ यसमा हामीले विभिन्न गजलका यसरी रेडियोमा कार्यक्रम चलाएर विभिन्न संस्थाबाट गजल स्रष्टाहरूलाई सम्मान दिएर गजल स्रष्टाहरूलाई कसरी माथि लेख्न प्रेरित प्रेरित गराएर हजुर त्यसरी गरायो भने गजल राम्रो होला भन्ने मेरो आस आफ्नो आशंका हो आफ्नो एउटा विचार हो हजुर यो रात्रिकालीन प्रहर कार्यक्रम त्रिवेणीमा आउनुभयो यहाँसम्म आइदिनु भयो यसका निम्ति म तपाईँलाई धन्यवाद दिन्छु र अन्तिम तपाईँको गजल वाचन गर्न अनुरोध गर्छु हजुर यो अन्तिम गजल चाहिँ एकाक्षरी काफियामा छ यसरी सुरु हुन्छ कहिले दया लाग्दो अनुहार ऐनामा देख्छु कहिले दया लाग्दो अनुहार ऐनामा देख्छु सामान्य मुस्कुराएको मुहार भित्तामा देख्छु कहिले दया लाग्दो अनुहार ऐनामा देख्छु सामान्य मुस्कुराएको मुहार भित्तामा देख्छु मेरो तस्विर उनको आँसुसँगै बग्ला कि भन्ने डर छ मेरो तस्बिर उनको आँसु मेरो तस्बिर उनको आँसुसँगै बग्ला कि भन्ने डर छ सजाएर राखेकी छन् उनको आँखामा देख्छौँ कहिले दया लाग्दो अनुहार ऐनामा देख्छौँ राम्रोको लागि कि मरिन्छ कि मारिन्छ राम्रोको लागि कि मरिन्छ कि मारिन्छ अब मेरो वा उसको ज्यान खुकुरीमा देख्छौँ कहिले दया लाग्दो अनुहार ऐनामा देख्छौँ अब अन्तिम शेर एउटाको नियम एउटा अर्कोको नियम अर्को एउटाको नियम एउटा अर्कोको नियम अर्को नियम फरक फरक यी मान्छेको निम्ति यी मान्छेको नीति नियम यी मान्छेको नीति नियम खेलौनामा देख्छौँ कहिले दया लाग्दो अनुहार ऐनामा देख्छौँ सामान्य मुस्कुराएको मुहार भित्तामा देख्छौँ धन्यवाद आर्यनजी हामी कार्यक्रमको अन्तिममा छौँ तपाईँको एउटा गजलसँगै हामी कार्यक्रमलाई बिट मार्दैछौँ तपाईँको गजल भाषण गर्नुहोस् तिम्रो प्रेमले तिमीलाई नै टुटाएको थाहा पाएँ तिम्रो प्रेमले तिमीलाई नै टुटाएको थाहा पाएँ भन्थ्यौ अटुट प्रेम बन्धन छुटाएको थाहा पाएँ कोही बने जोगी रोगी कोही यसमै भोगी बने अन्धो प्रेममा इमान इज्जत लुटाएको थाहा पाएँ भन्थ्यौ अटुट प्रेम बन्धन छुटाएको थाहा पाएँ व्यक्त गर्थ्यौ सारा दुःख खोज्नलाई मनमा शान्ति व्यक्त गर्थ्यौ सारा दुःख खोज्नलाई मनमा शान्ति अचेल एक्लै रुन साहस जुटाएको थाहा पाएँ भन्थ्यो अटुट प्रेम बन्धन छुटाएको थाहा पाएँ यी नजरका दोष भनौँ कि भनौँ खै दिवा स्वप्न यी नजरका दोष भनौँ कि भनौँ खै दिवा स्वप्न कलियुगमा प्रेमले प्रेमी कुटाएको थाहा पाएँ तिम्रो प्रेमले तिमीलाई नै टुटाएको थाहा पाएँ भन्थ्यो अटुट प्रेम बन्धन छुटाएको थाहा पाएँ धन्यवाद यहाँसम्म आइदिनु भयो दुवैजनालाई धेरै धेरै धन्यवाद छ धन्यवाद सर यो सुवर्ण अवसर प्रदान गर्नुभएकोमा धेरै धेरै धन्यवाद सर यहाँसम्म आएर दुई चारवटा गजल वाचन गर्ने अवसर दिनुभएकोमा यहाँलाई मुरी मुरी धन्यवाद व्यक्त गर्न चाहन्छु कार्यक्रम सुन्नुभयो तपाईँलाई धन्यवाद छ आदरणीय श्रोता मित्र कार्यक्रम कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह र प्रतिक्रिया लेखेर पठाउनुहोला त्यसका लागि कार्यक्रम त्रिवेणी नेपाली फिल्म नेटवर्कको ठेगानामा पत्रचार गरिदिनुहोला आजका पाहुना आर्यन लामिछाने प्रयास त्यसै गरी केशवराज यात्रीलाई विशेष आभार व्यक्त गर्दै सुनेर साथ दिने मित्र तपाईँ सबै सबैलाई धन्यवाद छ र मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनका लागि प्रविधितर्फ बसेर साथ दिनुभयो साथी प्रेम लुइटेललाई पनि विशेष आभार व्यक्त गर्दै अर्को साताको यसैबार यसै समयसम्मका लागि म कार्यक्रम प्रस्तुता धनराज वास्तविक उजेलिन्छु आउँदा जाँदा लाम्लातिरती नमस्कार शुभरात्रि सकू मसँग त्यो कला छैन ඒකන්තමා මේ කෙර ඒකන්තමා